एउटा कथा जिन्दगीको श्रृङ्खलाको छैठौं कार्यक्रमबाट सुमन खरेलको अभिवादन अब सुनौ संचारकर्मी मिथिला प्याकुरेलको गीती कथा वर्षौं पहिले जस्तै अझै पनि उस्तै छ मेरो बानी जबसम्म बिहानको घामले मेरो सिरानीको छेउमै आएर सुस्तरी मलाई बोलाउँदैन मेरो निन्द्राले खुल्ने नाउँ नै लिँदैन यही न्युले त आमाले मलाई कति कराउनुहुन्थ्यो सानोमा हरेक बिहान आमाले मलाई उठाउने तरिका अझै पनि मेरो कानमै गुन्जिरहेझै लाग्छ होइन के बाँकी यो केटी अझैसम्म सुतिरहन्छे भन्या उता उताउसँगै एकै दिन जन्मेकी साइलीकी छोरी भने बिहानै दैलो कसेर गरिकन पदेराबाट पानी ल्याएर गाईलाई धरी खुवाउनु भ्याइसके यता यो भने आधा घाम शिरमाथि आइसक्दासम्म भरि किताब फिजारेर सुतिरहन सक्छ भने होइन कति सुत्न सकेकी यो केटी मलाई भने कानमा टम्म कपास कोचेर आमाको यो गनगनै नसुनिकन अझै धेरै बेर निदाउन पाए नि हुन्थ्यो नि भन्ने चाहिँ भने पुरा दिनभरिमा मलाई सकुनसँग यति बेला चाहिँ खुब रिस उठ्थ्यो यो आमा पनि कति सकुन सकुन भनिरहनुहुन्छ भने आमाको छोरी म नभएर त्यही सकुन भइदियो भए नि हुने नि हुन पनि सकुन थिए पनि त्यस्तै उसले नजानेको र नगर्ने सायदै कुनै काम थियो प्रत्येक दिन उसको दैनिकी जस्तै थियो बिहान सखारी उठ्नु घर दैलो गर्नु पँधेरामा पानी भर्न जानु आमालाई भात पकाउन सघाउनु भाइलाई खाना खुवाएर स्कुल पठाउनु अनि आफू चाहिँ वस्तु चराउन जंगल जानु साइले दिदीले हराएको सबै काम बडो जाँगरले त गर्थे नै दिदीले नहराएको अर्को एउटा काम त्योभन्दा बेसी जाँगरले गर्थे भाइ स्कुल गएको बाटो ऊ धेरै पछिसम्म बडो जाँगरले एक टकसँग हेरिरहन्थे उसलाई पनि भाइसँगै काखीमा किताब च्यापेर स्कुल जाने कत्रो रहर थियो उसको त्यही रहरै रहरमा हुर्कियो यो कथा मेरो सकुनको कथा नानी नानी आज आमाले मलाई मार्सिन् हेर न होइन के भो किन मार्ने तँलाई आमाले कुरा के भने नि आज म जङ्गल गएको थिएँ बाख्रा चराउनलाई बाख्रालाई जङ्गलमै छोडेर तिमीहरूको स्कुल पछाडि कखरा सिक्न आएको बाख्राको पाठै हराएछ हेर न भने पाठी हराइस अरे अँ के अँ त्यो लामकाने पाठी छ नि अनि के सिकिस् त त्यो पाठी नै हराउने गरी लुकी लुकी अर्काको स्कुलमा आएर भनौँ एक उकाने एक दुई उकाने दुई अँ तेरै लामकाने पाठीको कान हो क्यारे एक उकाने एक दुई उकाने दुई एक एकाने एक दुई एकाने दुई भन्न <laughs> एकाने र उकानेको फरक सायदै बुझियो होला सकुनले त्यति बेला तर त्यो बुझ्ने रहर भने उसमा बच्चैदेखि थियो कहिले भाइको पुरानो कापी चोरेर मलाई कखरा लेख्न सिकाइदेऊ न भन्दै टुप्लुक्क आइपुग्थेँ म कहाँ कहिले फ्रकभरि ऐसेलु टिपेर यो सबै तिमीलाई दिन्छु नानी मलाई मेरो नाम लेख्न सिकाइदेऊ न भन्दै आइपुग्थे बडो जान्ने भएर म पनि उसलाई सिकाउँथे उसको नाम शकुन्तला लेख्न कुरा म कक्षा हुँदाको हुँदो हो सायद हाम्रो स्कुलको वार्षिक उत्सव थियो र त्यहाँ मैले पनि एउटा प्रस्तुति दिनुपर्ने थियो गाउँका सबैजना हाम्रो स्कुलको वार्षिक उत्सव हेर्न जम्मा भएका थिए त्यहाँ मैले एउटा गजल वाचन गरे जुन गजल मलाई आजसम्म पनि याद छ आज तिम्री छोरीले माटो केरी कखरा लेखी साइली दिदी चोरेर भाइको कापी हेरी हेरी कखरा लेखी साइली दिदी त्यस दिन राति धेरै अपेरसम्म साइली दिदी मेरी आमासँगै बसेर रोइन् दिदी भन्दै थिइन् के गर्नु दिदी सकुनलाई स्कुल हाल्न सकेकी भए आज नानी जस्तै सबैको अगाडि बसेर गीत पढ्ने थिए अभागीको कोखमा जन्मिएपछि छोराछोरीले पनि अभागी हुनै कर लाग्दो रहेछ खै किन किन त्यस दिनपछि मलाई मैले साइले दिदीको घाउ बेसरी निचर दिए जस्तै भान भयो र त्यस दिन र त्यसपछिका कैयौँ दिन म साइले दिदीको अगाडि नै पर्न सकिनँ तर त्यस दिनपछि भने हरेक रात सकुन म कहाँ धन्दा सकेर कखरा सिक्न आउँथेँ र म पनि उसलाई सिकाइदिन्थेँ एक दिन मलाई बुबाले सहरबाट रातो नोटबुक र डिस्को पेन्सिल ल्याइदिनु भएको थियो म चाहिँ यो सकुनलाई कति बेला देखाउँला भन्दै कति बेला साँझ पर्ला र सकुन आउली भनेर कुरिराखेको थिएँ त्यस दिन पनि सधैँ जस्तै साँझ सकुन आई किताब र कलम बोकेर र उसले हातभरि टम्म रातो चुरा लगाएर आएकी थिए त्यस दिन त्यो रातो चुरा मलाई देखाउँदै भने नानी अब त मलाई अङ्ग्रेजीमा नाम लेख्न सिकाइदेऊ म सहर जान्छु नि बुझ्यौ म केही नबुझेर सकुनलाई हेरिरहे र उसले भने थाहा छ नानी मेरो बिहे हुँदैछ नि सहरमा काम गर्ने अङ्ग्रेजी बोल्नेसित सहर त बादल पारीको देश जस्तै रमाइलो हुन्छ होला है नानी म केही बोल्नै सकिनँ र सकुनलाई हेरेको हेरे भएँ त्यसको केही दिनमै मेरो घरको छेवैबाट सकुन विदा भई हातभरि त्यही रातो चुरा लगाएर रा, अङ्ग्रेजीमा नाम लेख्न सिक्नै नभएकन उसको त्यही अङ्ग्रेजी बोल्ने मान्छेसित Little त्यसपछिका कैयौँ दिन मैले सकुनलाई खुब सम्झेँ अब म कहाँ कखरा सिकाइ माग्न आउने पनि कोही भएन फ्रकभरि ऐसिलो टिपेर ल्याइदिएर यो सिकाइदेऊ नानी ऊ सिकाइदेऊ नानी भन्ने पनि कोही भएन र मैले सकुनलाई खुब सम्झिएँ र बुवाको त्यही नोटबुक निकालेर सकुनलाई खुब चिठी लेख्न थालेँ उसको बादल पारीको देशमा पठाउनलाई प्रत्येक दिनको एउटा चिठी उसले बुझ्ने उसको भाषाको चिठी त्यो चिठी उसको घरको दैलोसम्म पुग्नु अगाडि नै सकुन फर्केर माइत आइपुगे अब कहिले फर्केर घर नजाने गरेर लगाएको रातो चुरा सबै घर छोडेर आइछ सकुनको अङ्ग्रेजी बोल्ने मान्छे सकुनलाई एक्लै छाडेर सबैको लागि विदा भएछ मेरो यसपछिका सकुनका प्राय दिनहरू मसँगै कहिले रोएर र कहिले हाँसेर बिते तिनीहरू यसरी नै बित्दै थिए तर एक रात शकुनज्यूभरि च्यातिएका लुगा बोकेर म कहाँ रुँदै आइपुगी र घुक्क घुक्क रोएर मात्रै बसिरहे केही बोलिन मैले धेरै सोधेपछि ललाई फकाई गरेपछि जवाफमा यति भनी काजीको छोरा म छाँगाबाट खसे जस्तै भएँ मैले केही गर्न नपाउँदै खबर गाउँभरि फैलियो र त्यसको पर्सिपल्ट नाम्लो बोकेर जंगल पसेकी सकुन फर्केर कहिले आइन मेरो घर फर्केर कहिले आइन त्यो गाउँ फर्केर कहिले आइन लगभग दुई दशकपछि आज म यो ठाउँमा उभिएर सोध्छु यदि सकुनका सबै रहरहरू पूरा हुँदा हुन् त आज सकुन मसँगै यो सहरमा हुन्थे कहीँ कुनै क्याम्पसमा पढाइरहेकी हुन्थे म जस्तै म जस्तै कुनै मल्टी कम्प्लेक्स हलमा बसेर सिनेमा हेरिरहेकी हुन्थे र मलाई भनिरहेकी हुन्थे नानी मलाई त यो सिनेमाको यो हिरो यो हिरोइन खुब मनपर्छ नि बुझ्यौ मसँगै हुन्थे यो सहरको प्रत्येक गल्लीहरूमा यसरी नै घुमिरहेकी हुन्थे तर आज सकुन छैन छन् उसका केवल यादहरू छन् र उसलाई मैले लेखेका त्यही चिठीहरू छन् कहिलेकाहीँ यसरी नै सकुनलाई सम्झन्छु र त्यो डायरी पल्टाउँछु र पहिलो पंक्ति यसरी पढ्छु मलाई त यहाँ सन्चै छ तिम्रो बादल पारेको देशमा तिमीलाई कस्तो छ सकुन सुन्दै हुनुहुन्थ्यो एउटा कथा जिन्दगीको मिथिला प्याकुरेलको लेखन तथा प्रस्तुतिमा आजको कार्यक्रममा प्रयोग भएका गीतका गीतकारहरू गोपाल योन्जन भैरवनाथ रिमाल शरण प्रधान र दिनेश अधिकारी संगीतकारमा गोपाल योन्जन नारायण गोपाल शरण प्रधान शरण रञ्जित र काजी अनि गायक गायिकाहरू नारायण गोपाल अरूणा लामा र तारादेवी अर्को सोमबार गीति कथाका एकजना पुराना प्रस्तोता निरोध राज पाण्डे आउनेछन् एउटा कथा जिन्दगीको लिएर आजको लागि सुमन खरेलको नमस्कार